भाकाको व्यवसायमा राख्नेछौँ यति बेला भने कोही साथी हुनुहुन्छ नमस्कार हेलो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ पर्साबाट दुर्गा दुर्गाजी हजुर के छ तपाईँको हाल खबर छ अनि के छ यताको पनि सबै ठिक छ हाम्रो दुर्गाजीले माया मार्नु भएको छ तर हामीले चाहिँ मारेका छैनौँ त्यस्तो त होइन होइन है अह अलिकति बिरामी भएको छु अनि त्यही भएर हो कि ल ठिक छ आफ्नो ख्याल गर्नु होला है त अनि आज रोजाइमा लोक भागाको व्यवसायमा आउनु भएको छ हाम्रो दुर्गाजीलाई कुन भाका सुन्न मन लाग्यो आज चाहिँ मलाई त्यो जय जय होस् भन्ने जय जय होस् हजुर ल हुन्छ पक्कै पनि हामी तपाईँको रोजाइमा रहेको भाका राख्ने रहेछौँ रेडियो सुन्दै गर्नु होला है त ल नमस्कार सम्झिनु पाइँदैन कसलाई सम्झिनुहुन्छ विशेष गरी एकजना मात्र सम्झिनुहोस् हजुरलाई धेरै धेरै धन्यवाद अहिले भने बिदा हुन्छ है त ल नमस्कार नमस्कार गीत सुखमय होस् ढुङ्गाले सुबनोस् जुले पनि तिमीलाई झुम्भनोस् जय जय हो जय जय हो तिम्रो जय जय हो पा सुन झरोस् मैझै रुन नपरो सानो तिम्रो जिन्दगी सुखमय होस् जय जय हो तिम्रो जय जय हो तो सुन झरोस् मै रुन नपरोस् सानो तिम्रो जिन्दगी सुखमय हो जिन्दगी सुखमय होस् निकै नै मिठो भाका तपाईँले सुनिसक्नु भएको छ रोजाइमा लोक भाकाको व्यवसाय तपाईँ सुन्दै हुनुहुन्छ तपाईँलाई पनि आउन मन लागेको छ आफ्नो रोजाइमा रहेको भाका सुन्न मन लागेको छ भने आउनुहोला दुईवटा बाटो तपाईँको लागि हामीले खुल्ला गरिराखेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस तपाईँको लागि खुला छ लोकगीत सङ्गीत मनपर्छ लोक भाकासँग नजिक हुनुहुन्छ लोक भाका अत्यधिक सुन्नुहुन्छ र सुनेका गीतमध्ये पनि तपाईँलाई मनपर्ने कुनै गीत छन् भने आउनुहोला दुईवटा बाटो तपाईँको लागि खुल्लै छ तपाईँकै रोजाइमा रहेको भाका तपाईँको लागि प्रस्तुत गर्नको लागि हामी आउने गर्छौँ र आजको व्यवसायमा पनि तपाईँको माझमा जुटिराखेका छौँ कोही साथी आइसक्नु भएको छ आफ्नो रोजाइमा रहेको भाका सुन्नको लागि म उहाँलाई स्वागत गर्छु नमस्कार नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ म असफल असफलजी हजुर भन्न पनि अप्ठ्यारो लाग्छ नामै कस्तो अप्ठ्यारो राख्नु भएको छ असफल भनेर है हजुर त्यस्तै हो अनि के छ कता हुनुहुन्छ अहिले मेरो पनि ठिक छ नेपालीतिरै हुनुहुन्छ है अनि आज रोजाइमा लोक भाकाको व्यवसायमा आउनु भएको छ कुन भाका सुन्नुहुन्छ यहाँले एबिसिडी पढ्दिन भन्दा कराई कराई पढ भन्यो भाले है ल ठिक छ कसलाई अब पढ्न मन छैन र अब रिजल्टले के भन्छ रिजल्टले के भन्छ एक्जाम राम्रो भएको छ भने रिजल्टले राम्रै आछ भन्छ ल आ कसलाई सम्झिनुहुन्छ नि त्यो भाका मार्फत चाहिँ विशेष गरी एकजना मात्रै हुन्छ कार्की बाबा आउनुभयो खुसी लाग्यो अहिले पनि बिदा हुन्छ है ल नमस्कार ah!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 छापाना फोन शून्य छप्पन्न पाँच बयासी एक सय पन्चानब्बे हाल्मोनियमको झ्यालडोका प्रयोग गरौँ वातावरण संरक्षणमा सहयोग पुऱ्याउ हेर न कान्छी घर त बनाइयो अब यो घरमा लगाउने रङ कहाँबाट लिएर आउने होला मेरो छोरीको पनि बिहे आँटियो अब हेर्नुहोस् न विवाहका लागि फर्निचरका सामानहरू कहाँबाट ल्याउने भनेर सोचेर बसेको ल तपाईँहरूलाई थाहा छैन खोलेसिमल बजारमा रहेको विश्वासिलो र भर पर्दो पसल बमजन हार्डवेयरमा जानुहोस् न तपाईँको घरको लागि राम्रा राम्रा रङहरू अनि तपाईँको छोरीको बिहेका लागि विभिन्न डिजाइनका फर्निचरका सामानहरू सुपथ मूल्यमा पाइहाल्नुहुन्छ नि हजुर विभिन्न रङहरू छड सिमेन्ट हार्डवेयर सम्बन्धी सम्पूर्ण सामानहरू दक्ष मिस्त्रीहरूद्वारा तयार पारिएका गुणस्तरीय फर्निचरहरू सुपथ मूल्यमा पाइनुका साथै अफिस डेकोरेसन स्कुल डेकोरेसन र होम डेकोरेसन गर्नु परेमा पनि हामीलाई सम्झिनुहोस् सम्पर्क बमजन हार्डवेयर खोलेसिमल बजार प्रोपाइटर युवराज बमजन सम्पर्क फोन नम्बर शून्य छपन्न पाँच बैसठी नौ सय छयानब्बे मोबाइल नम्बर अन्ठानब्बे चार एकाउन्न बहत्तर नौ सय बयासी पुनश हामी कहाँ होम डेलिभरीको पनि व्यवस्था रहेको छ छोराको बिहेका लागि घरगहनाको जिम्मा लक्ष्मीलाई कपडाको जिम्मा मलाई तर भिडियो क्यामेराको जिम्मा कसलाई दिने होला Chaudhary photo and video mixing सेन्टरलाई फोटो एन्ड भिडियो मिक्सिङ सेन्टरलाई हजुर हामी कहाँ शुभ विवाह व्रतबन्ध पार्टी पिकनिक जन्मदिन लगायत विविध समारोहमा स्तरीय video shooting offline online digital video mixing editing telefilm film बनाउनु परेमा हामी कहाँ सम्पर्क राख्नुहोस् सम्पर्क Chaudhary photo and video mixing centre Kharin चार पर्सा बजार चौबिस कोटी चोक चितवन एभरेस्ट ब्याङ्कको ठिक तल प्रोप्राइटर चित्रराज चौधरी सम्पर्क मोबाइल अन्ठानब्बे चार त्रिपन्न अठार दुई सय छ्यानब्बे अन्ठानब्बे एक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 परेको छ कुनै पनि लोकधोरी भाका भने आउनुहोला नयाँ भाका मनपर्छ तपाईँलाई अहिले नेपाली लोकगीत सङ्गीतको बजारमा चर्चामा रहेका भाकाहरू सुन्न चाहनुहुन्छ भने पनि आउनुहोला त्यस्तै गरी तपाईँ अलिकति पुराना भाकाहरूसँग नजिक हुनुहुन्छ पुराना लोक भाकाहरू तपाईँलाई मनपर्छ भनेदेखि ती भाका पनि हामी तपाईँको माझमा राख्ने नै छौँ विशुद्ध रूपमा तपाईँकै रोजाइमा रहेको भाका हामी तपाईँकै लागि राख्नेछौँ र सुन्न मन लागेको छ भने आउन चाहनुहुन्छ भने आउनुहोला दुईवटा बाटो तपाईँको लागि खुल्लै छ र यति बेला तपाईँले रोजाइमा लोक भाकाको व्यवसायलाई रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरूको साथमा इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ र रोजाइमा लोक भाकाको व्यवसायमा यति बेला आफ्नो रोजाइमा रहेको भाका सुन्नको लागि कोही साथी आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ नेपालीदेखि उस्मा भन्नुभयो अनि के गर्दै हुनुहुन्छ हिजो आज ए सिधेर बस्नु भएको छ कस्तो भयो इक्जाम राम्रै भयो रिजल्ट पनि राम्रो आओस् तपाईँलाई मेरो शुभकामना छ है अनि आज कुन भाका सुन्नुहुन्छ यहाँले सम्झिरहन्छु मायालाई हरेक पल पल है ल ठिक छ कसलाई सुनाउनुहुन्छ तपाईँलाई मनपर्ने यो भाका धेरैजनालाई सम्झिन पाइँदैन एकजनालाई मात्रै ल हुन्छ धेरै धेरै धन्यवाद छ आउँदै गर्नुहोला सुन्दै गर्नुहोस् है रेडियो ल नमस्कार ना साथैमा जुन्छ मेरो आत्मा रोएको को सुन्छ सम्झिरहन्छु मायालाई हरेक पला पला कहाँ छौ ए मेरो मुटु भेटनालाई आउँथे मा चारी भाइ भुर भुर उड्दै पानी भाइ बग्दै सला सला साथैमा जुन छ मेरो आत्मा रोएको को छ सम्झिरहन्छु मायालाई हरेक पल पल कहाँ छौ ए मेरो मुठो भेट्न भुरु भुरु उड्दै पानी भए बग्दै सला सला चारी भाइ भुरु भुरु उड्दै पानी भए बग्दै सला सला मलाई जो खाना नआउँदा तिमी भएको ठाउँ थाहा नपाउँदा सम्झिरहन्छु मायालाई हरेक पल पल कहाँ छौ ए मेरो मुटो भेटना चारी भाइ भुर भुर उड्दै पानी भाइ बग्दै सला सला जो खाना नआउँदा तिमी भएको ठाउँ थाहा नपाउँदा सम्झिरहन्छु मायालाई हरेक पला पला सम्झिरहन्छु मायालाई हरेक पल पल निकै नै मिठो भाका तपाईँले सुनिसक्नु भएको छ रोजाइमा लोक भाका तपाईँ सुन्ने हुनुहुन्छ र तपाईँको रोजाइमा रहेको भाकाहरू तपाईँको माझमा राख्दा राख्दै हामी कार्यक्रमको लगभग अन्त अन्तमा पनि आइसकेका छौँ तिनजेलसम्म तपाईँले रोजाइमा लोक भाकाको व्यवसायलाई साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिन्छु त्यस्तै गरी इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर विश्वको जुनसुकै गुणाबाट तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद दिन्छु र आज जो जो साथीहरू फोन सम्पर्कमा आउनुभयो फोन सम्पर्कमा आउनुहुने तपाईँ सम्पूर्णलाई हृदयदेखि नै धन्यवाद दिन्छु फोन प्रयास गर्नुहुने तपाईँलाई पनि धन्यवाद छ रेतिन्जेलसम्म मलाई प्रविधि कक्षमा रहेर साथ दिनुभएको थियो प्राविधिक मित्र रिजनले रिजनलाई धेरै धेरै धन्यवाद दिँदै रोजाइमा लोक भाकाको आजको यो श्रृङ्खलाबाट म प्रतीक्षा पनि बिदा हुन्छु नमस्कार तिम्रै यदमारा दिन सम्झनाले मनको घाउ चराउँ तिम्रो यादमा हराउँदा सासै ठुनिन्छ झस्किएर आतिँदै नै तै पनि त्यसले कम्की दिदीको आवाज सुनिन्छ रात दिन हराउँदा सम्झनाले मनको घाउ चराउँदा तिम्रो यादमा हराउँदा सासै थुनिन्छ झस्किएर आतिँदै तै पनि दिदीको आवाज सुनिन्छ टेलिकम दिदीको आवाज सुनिन्छ